सानो छँदा लाएको माया ठुलो हुँदा खेलिन्छ हाँसिन्छ नबेच्यौ नेपाली युवा यो देशको भविष्य नासिन्छ नमस्कार म भीमलाल पाण्डे जनता उच्च मावि प्राचार्य नेपालमा देखिएको यो रोजगारीको समस्या अथवा बेरोजगारीको कारणले गर्दाखेरि नेपालका तमाम युवाहरू अहिले घरमा आफ्नो जान परिवारलाई एक्लै छोडेर विदेशिन बाध्य छन् र त्यसले गर्दा समाजका राम्रा पक्षहरूभन्दा पनि नराम्रा पक्षहरू झै झगडा यौन विकृति दुराचारहरू बढ्दैछन् र युवाहरूले आफ्नो खुन पसिना बगाएर कमाएको पैसा यहाँ पानीको खोलो बगे जस्तै अनावश्यक क्षेत्रमा दुरुपयोग भइरहेको हामीले देखिरहेका छौँ यसले निम्त्याएको पीडालाई म यहाँ गीतको माध्यमबाट यसरी व्यक्त गर्ने जमर्को गरेको छु हामी युवाहरू खालि धनको लोभमा परेर आफ्नो देशमा भएका सम्भावनाहरूलाई नहेरेर आर्थिक उपार्जनका निम्ति केवल अरूको देखासिगेर विदेश मात्रै जाने हो भने हामीसँग भविष्यमा केही धन त अवश्य होला तर हाम्रो परिवार समाज बाबुआमा श्रीमान श्रीमतीहरू एक्लै छटपटाएर अत्यन्त पीडादायी अवस्थामा बाँच्नुपर्ने जुन कहाली लाग्दो अवस्था अहिले सिर्जना हुँदै रहेको छ यो झाङ्गिएर हामी एउटा शमशान घाटका मान्छे जस्ता हुन बाध्य हुनेछौँ त्यसैले म सम्पूर्ण युवा भाइ बहिनीहरू र यो देशका शासकहरूलाई समेत युवाहरूलाई विदेश पठाएर विदेशी रेमिट्यान्स भन्दा यो देशमा भएका तमाम उत्पादनका सम्भावनाहरूलाई खोजेर यहीँ विदेशी डलर आर्जन गर्ने एउटा स्रोत लोक निर्माण गर्नका निम्ति समेत चेत खुलोस् भन्ने आह्वान गर्न चाहन्छु र म यसै सन्दर्भमा एउटा हाम्रा दैनिक सामाजिक जीवनमा देखिएका घटनाक्रमहरूलाई लिएर एउटा सानो गजल सुनाउने यहाँ प्रयास गरेको छु मानिसको जिन्दगानी कर्कलाको पानी जस्तो हिजो मेरी अन्जु थिइन् यही आँखाको नानी जस्तो मेरो विश्वास भरोसाको भर्याङ चढ्ने बानीले परपुरुष अँगालेर भत्काइन् घर ती नानीले परपुरुष अँगालेर भत्काइन् घर ती नानीले धन्यवाद आजको जीवनको गोरेटो सामाजिक विकृति विसङ्गतिमा आधारित बनाएर समाजमा चेतना अभिवृद्धि गर्ने जमरको स्वरूप आज हामी एउटा बौद्धिक व्यक्तित्व जनता उच्च माध्यमिक विद्यालय अस्लेबाका प्राचार्य भीमलाल पाण्डेका केही पङ्क्तिहरू राखेका हौँ उहाँको गाउँमा एउटा डरलाग्दो तरिकाले कसैको घर बर्बाद भयो फुट्यो जल्यो त्यही कारणले उहाँले यी भावनाहरू व्यक्त गर्नुभएको हो आजभन्दा छ वर्ष अघि विवाह भएका जोडी यसै हप्ता ठुलो रकम गोजी भराई मागेर सम्बन्ध विच्छेद हुनु परेको छ र वैदेशिक रोजगारले निम्ताएका यी र यस्ता घटनाले समाज आक्रान्त छ गाउँ गनाएको छ कैयौँ ठाउँमा केही दिन पूर्व गुल्मीको हस्तीचोरमा एकजना महिलामाथि नराम्रो खालको आरोप लगाइयो पछि त्यो आरोप गलत सिद्ध भयो भनियो र गुल्मीको पिपलधारामा केही महिना अघि त्यस्तै विदेश श्रीमान भएकी महिला कहाँ रातको समयमा एकजना स्थानीय युवा आए र त्यहाँबाट भागे भन्ने आरोप लगाइयो र प्रहरी थानामा ल्याइयो त्यहाँ पनि यो मुद्दाले किनारा लगाउन सकेको छैन त्यस्तै गरी अस्ति मात्रै गुल्मीको वामीमा विदेश श्रीमान भएकी महिलालाई घर निकालाको प्रयास गरियो भनेर उनले रुँदै फोन गरेकी थिइन् र आज हामीले यिनै विषयमा कुराकानी गर्न वैदेशिक रोजगारबाट फर्केपछि पत्नी पीडित भनिएका एकजना पुरुषलाई आम वैदेशिक रोजगार रोजगारमा जाने पुरुषहरूको प्रतिनिधिमूलक घटनाका रूपमा आजको जीवनको गोरेटो प्रस्तुत गर्न गइरहेका छौँ गुल्मीको अस्लेबा गाविसका पदम प्रसाद पाण्डेको त्यति सुखद दाम्पत्य जीवन अहिले दुखान्तमा परिणत भएको छ यसै हप्ता र उहाँको आरोप छ मेरो श्रीमती परपुरुषसँग लागेर मेरो विदेशमा कमाएको रकमहरू हिनामिना गरिन् र मलाई मार्नेसम्मको धम्की पनि दिइन् मेरो सम्पूर्ण जिन्दगी नै बर्बाद पारिन् भनेर उहाँले आरोप लगाउनु भयो र जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि आयो र अहिले जिल्ला अदालतले मेलमिलापतिर जानु भनी पठायो र उहाँले उहाँले अहिले ठुलो रकम गोजी भराई गरेर श्रीमतीबाट सम्बन्ध विच्छेद गर्नु परेको छ यही घटनाक्रमलाई आज हामी प्रस्तुत गर्नु पूर्व यहाँको परिचय लिन चाहन्छौँ यहाँको शुभ नाम चाहिँ मेरो पदम प्रसाद पाण्डे अस्लेवा अनि उमेर चाहिँ कति भयो मेरो उमेर एकतिस वर्ष भयो तपाईँ वैदेशिक रोजगारमा जानु पूर्व तपाईँहरूको दाम्पत्य जीवन कसरी सुरु भयो र कस्तो थियो म जब दुई हजार चौसठी सालमा विदेशबाट नेपाल आएको थिएँ नेपाल आइसकेपछि विवाह गर्ने क्रममा अब कोही व्यक्तिहरूको योजनाबद्ध तरिकाले म अब विदेशबाट आएको सो केटोलाई लगेर एउटा विवाह गरिदिने एउटा जुन प्रचलन गाउँमा छ त्यसैमा मलाई पनि फसाउने क्रम भयो अनि त्यहाँ भएका घटनाक्रमलाई बुझ्ने प्रयास गर्छ भन्ने थाहा पाएर छिटोभन्दा छो छिटो योजनाबद्ध तरिकाले मलाई मेरो विवाह भयो विवाह भएपछि उनी महिलासँग जुन मैले विवाह गरेर ल्याएकी थिएँ उनीसित पनि म केही धेरै समय त म बस्न सकिनँ एक दुई महिनाको छोटो समय मैले बिताएँ बिताउँदाखेरि अब त्यस्तो कुनै सम्भावना त मैले पाइनँ त्यसपछि म अब त्यसो भएपछि हामी पुरुषहरू दुःख गरेर कमाएर खानुपर्ने अवस्था भएको कारणले विदेश लाग्नु पर्यो जब म विदेश गएँ विदेश गइसकेपछि अब परिवारमा उनको कारणले अनेकौँ समस्याहरू भए त्यसो कारणले मैले विदेशमा बस्नु नसकेर फेरि म फर्केर नेपाल आएँ नेपाल आइसकेपछि फेरि उनलाई मैले धेरै सम्झाइ बुझाइ राखेँ धेरै कुराहरू सम्झाएँ अनि उनको माइती परिवारलाई पनि मैले ती कुराहरू सम्झाएँ सम्झाउँदा पनि सम्झाउँदै पनि उनीलाई म सुधार भने त्यति आउन सकेन नसके पनि मैले धेरै सुधारिसकेपछि फेरि उनले आफ्नो कसम खाएर मलाई विश्वास दिलाएर एकदम म अबदेखि केही गर्दिनँ मैले राम्ररी घर सम्हाल्छु भनेर बसिन् त्यसपछि म फेरि वैदेशिक हामी युवाहरू घर खाना खर्च चलाउनको लागि विदेश त जानुपर्ने हाम्रो बाध्यता नै छ त्यस कारणले म फेरि विदेशतिर लाग्ने प्रयास गरेर म विदेश हिँडेँ म विदेश जान भनेर विदेश दुबई हिँडेपछि उनी घर छोडेर बिहानै घरबाट हिँडिछिन् afraid